कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज नेपाली संगीतको स्वर्णिम युगमा आफ्नो अमूल्य योगदान पुर्याउने सबै श्रष्टा साधक सर्जकमा सादर समर्पित यो कार्यक्रम अजर अमर गीतहरूमा प्राविधिक मित्र शशीन्द्र गौतमका साथमा यो प्रस्तोता प्रकाश सामीको शालीन अभिवादन आज ग्रेग्रेन क्यालेण्डर अनुसार फेब्रुअरी महिनाको मध्य पन्ध्र तारीक हिजो विश्वव्यापी रूपमा पश्चिमा संस्कृतिबाट आएको एउटा पर्व भ्यालेन्टाइन्स डे मनाइयो अर्थात प्रेम गर्नेहरू र प्रेमीहरूको एउटा पावन दिन तर हाम्रै समाजमा पनि यस्ता कैयन उदाहरणहरू छन् कुनै राजाले आफ्नो रानीलाई सम्झेर बनाएको रानी महल प्रेमको प्रतीक थियो भने कुनै राजाले आफ्नो सन्तानको सम्झनामा बनाएको रानी पोखरी पनि प्रेमकै प्रतीक थियो त्यसै गरी भारतका एक सम्राटले आफ्नो पत्नीको सम्झनामा बनाएको ताजमहल पनि प्रेमकै प्रतीक थियो ती सबै प्रेमका धरोहरहरू स्मारकहरू हामीले बिर्सेर गयौं तर हाम्रा धेरै प्रेमका प्रतीकहरू रानी तलाउ रानी पोखरी रानी महलमै सीमित रहे कुनै फूलमा कुनै काडमा कुनै निम्तो पत्रमा देखिएन तर हाम्रा गीतहरू अवश्य पनि छन् यसबारेमा स्वर सम्राट नारायण गोपालको मलाई माफ गरिदेऊ आजसम्मकै सबैभन्दा सर्वाधिक सफल भ्यालेन्टाइन गीत मानिन्छ वा तारादेवीको फूलै फूलको मौसम तिमीलाई यस्ता धेरै गीतहरूका साथमा हामी आज आएका छौं अजर अमर गीतहरूको चौहत्तरौं श्रृंखलामा र भोलि सोमबारको श्रृंखलामा नेपाली सुगम संगीतका अत्यन्त लोकप्रिय गीतकार हरिवत कटवाल विशेष हुनेछ र आज प्रणय विशेषका गीतहरूबाट हामी कार्यक्रम शुरूआत गर्छौं रविन्द्र शाहको शब्द नातिकाजीको संगीत रुबी जोशीको स्वरमा यो प्रणय गीतबाट रानी तलाउ किनारा चम्की रहे नील नभमा शितारा रानी तलाउ किनारा भेट्यो नील नभमा सितारा रानी तलाऊ पंछी मिलेरा जोडी मिलेर घुम्दै थिए चमनमा पंछी ती जोडी हाम्रो मिलनमा आत्मा जब एक बोला वो दिन कस्तो को होला दुई आत्मा जब एक होला हसी खुसीमै प्रीति गरूला जब चरिले गीत गौला रानी तला हो किनारा थियो नील नभमा सितारा। रानी तला हो किनारा थियो त्यो निल नभमा सितारा यही गीतलाई हामीले गौरी राणाको स्वरमा पनि सुन्न सक्छौं तर आज रूबी जोशीको स्वरमा सुन्यौं प्रेमका स्मारकहरू खण्डहरहरू स्मृतिहरूका बारेमा लेखिएका धेरै कालजय गीतहरूमध्ये रविन्द्र शाहको यो गीत नातिकाजीको संगीतमा नेपाली गीती लेखनमा अत्यन्त चर्चित गीतकार मवी शाह र मवी शाहका सुपुत्र रविन्द्र शाहको यो गीत यो प्रणय दिवसको उपलक्ष्यमा एउटा सम्झना स्वरूप प्रस्तुत गर्यौं आज मनोज कुलुङ लेख्नुहुन्छ सधैँ अजर अमर कार्यक्रम मेरो ड्युटी टाइमसँगै शुरू हुने गर्छ तर सुन्न छुटाएको छैन आज पनि डाउनलोडको पर्खाइमा छु भनेर लेख्नुहुन्छ राधेश्याम देताल लेख्नुहुन्छ आजको साँझ अझै रमणीय हुनेछ र उहाँले अंग्रेजीमा लेख्नु भएको छ I hope and believe will be melodious जापानबाट रवि बुढाथोकी लेख्नुहुन्छ समय मिलेसम्म अझ रमर गीतहरू सुन्ने गर्छु आज फेरि सायद जुर्यो मध्यरातको बाह्र बजेर तीस मिनट गए पनि साह्रै मन लाग्छ यो कार्यक्रम सुन्न प्रकाश सरको स्वरमा भनेर जापानबाट रवि बुढाथोकीले लेख्नु भएको छ भने पाल्पाबाट राजेश्वर उदय लेख्नुहुन्छ प्रेम लिनु होइन दिनुमा त्यो पनि स्वार्थ रहित कमै मानिसले प्राप्त गर्ने अवसर पाउँछ एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा स्वर सम्राट नारायण गोपालको गीत बज्नेछ भन्ने आशा गर्दछु भनेर उहाँ लेख्नु भएको छ दिनेश रावत लेख्नुहुन्छ विदेशी भूमिको बसाई दिनभरिको कामको चटारो थाकेको ज्यान बयान गरी साध्य छैन त्यस्तो बेला यो ज्यानलाई मलम लगाउने काम गर्छ अझ राम्रो गीतहरूले प्रतीक्षा गरिरहेछु भनेर उहाँले पनि लेख्नुभएको छ हाम्रो ट्विटरमा हामीलाई निरन्दाईले मेन्सन गर्नुभएको छ अजर अमर गीतहरूकै प्रतीक्षामा छु भनेर जगन्नाथ मरासिनीले पनि यो नयाँ पुस्ताका निम्ति उपलब्धिमूलक कार्यक्रम र नारायण गोपाल भन्ने मात्रै जानेका छन् अहिलेका पुस्ताले त्योभन्दा बढ़ी म नयाँ पुस्ताले सुम्पिन चाहन्छु भनेर उहाँले लेख्नुभएको छ भने गोकुल सापकोटाले भर्खरै कतारमा बसेर हाम्रो कार्यक्रम ट्यून गर्नुभएको कुरा जानकारी गराउनुभएको छ उहाँले उज्यालोलाई हृदयदेखि धन्यवाद पनि दिनुभएको छ प्रेमका बारेमा कुरा गर्दा संसारमा जहिले आउने दुई पात्रहरू श्री फराद लैला मजनु रोमियो जुलेट मुना मदन वा धेरै अन्य पात्रसँगै नेपालको ऐतिहासिक एक पात्रका रूपमा देखिन्छन् राजमती पनि राजमतीका बारेमा अत्यन्त लोकप्रिय गीत संकलन गरेर गाएका थिए नेपाली जगतका प्रथम गायक सेतुराम श्रेष्ठले यो गीतलाई राष्ट्रगानको रूपमा राणा प्रधानमन्त्री जंगबहादुर राणाले बेलायत भ्रमणमा प्रस्तुत पनि गरेका थिए र यो एक दिनको लागि राष्ट्रगान घोषणा भएको थियो यस्ता धेरै रोमाञ्चकारी स्वच्छन्दवादी गीतहरूसँग जोडिएको हाम्रो इतिहासमा विशेष गरेर किरण खरेल डाक्टर राममान त्रिषित रत्न शमशेर थापा हरिवत कटवालले लेखेका गीतहरूमा आँखाका ढोकाहरू र परेलीका झ्यालहरू खोलिनुका प्रसंग रोचक हुने गर्छन् तर प्रणय दिवसमा सबभन्दा बिक्ने फूल हुन्छ गुलाबको फूल रातो फूल र यो फूलको मौसमलाई लिएर रत्न शमशेर थापाले रचना गर्नुभएको गीतलाई पहिलो पटक शोभादुले संगीत गरेका छन् तारादेवीको स्वरमा गीतकार किरण खरेल रत्न शमशेर थापा युधिर शमशेर थापा माधव प्रसाद खनाल भावुक यी सबैले लेखेका प्रेमका गीतहरू पचासको दशक भन्दा अगाडि भारतीय सिनेमा लेखिएका गीतहरूको प्रतिस्पर्धामा हाम्रा गीतहरू पनि अत्यन्त सबल थिए प्रेममा भन्ने तरिका र राखिने तर्क चाहे हिन्दी गीतकारमा प्रदीप होस् वा साहिर लुधियानवी चाहे नेपाली गीतकारहरूमा आएको एउटा लाक्षणिक प्रयोग पहाड़ तराई नदीसँग जोडिएका हाम्रा भावनाहरू र ती समथर गीतका सबल पक्षहरूसँग जुधेका थिए तर गायनका पक्षमा हेर्ने हो भने प्रेमदोज प्रधान नारायण गोपाल मानिक रत्न बच्चु कैलाशले दिएको उचाइसँग हिन्दी गीतहरूको प्रतिस्पर्धा पनि जोरदार नै थियो त्यति बेलाको रेडियो नेपालमा हिन्दी गीत गाएर स्वर परीक्षा दिनुपर्ने बेला स्वर सम्राट नारायण गोपालले नेपाली नै गीत गाएर त्यो पनि आफ्नै मित्र प्रेमदोज प्रधान र मानिक रत्न प्रेम मानिकको संगीतमा राममान तुषितको शब्दमा जीवनको पंखको स्वाद लिएर उड्यो गीतबाट रेड नेपालमा प्रवेश गरे ती तीनै नारायण गोपाल हुन् जसले युवा डुकडुकीका लागि एकांश ठट्टैमा यो वैंश जान लागे जस्ता गीत गाए र तीन मिनट सन्ताउन्न सेकेन्डको त्यो गीतले रेट नेपालमा सात मिनट लामो फरमाइसको सूची पायो र ऐतिहासिक रेकर्ड राख्यो यस्ता गीतबाट नारायण गोपालले युवाको ढुकढुकी बन्ने मौका पाए प्रसिद्ध संगीतकार शरण प्रधानले आफ्नो लेखमा उल्लेख गरे नेपाली गीतमा कुनै गीतलाई पप गीत मान्न सकिन्छ भने त्यो पहिलो पप गीत हो नारायण गोपालको स्वर गोपालिन्दनको शब्द र संगीतमा आजको यो प्रणय विशेषको विशेष गीत मलाई माफ गरिदे मेरा भने म त खोजिरहेछु हरेक चेहरामा मेरी सपना कि ए प्रेयसी मायालु मलाई माफ गरिदे मेरा भी नजर कै कसैमा डुबे छ भने माता खोजिरहेको हरेक हरामा मेरी सपना कि एक प्रेयसी माया ऊ आउँथे सधैँ मानिलाको बेला हामी बस्थे मेरो साथीमा ऊ साथे सधैँ मेरा पिरहरूसित उसका मीठा मीठा भावना साथे सधैँ मेरा पिरहरूसित उसका मिठा मिठा भावना मलाई माफ गरिदेऊ मेरो प्रेमको कुरा कसैलाई बिझेछ भने माइक्रोफोनको अगाडि उभिँदा नारायण गोपालले नेपाली दर्शकलाई पहिलो पटक तबलामा साथ दिएर आफ्नो पहिचान दिएका थिए प्रेमध्वज प्रधान र मानिक रत्नका गीतहरूमा तबला बजाएर पछाडि पार्श्वभूमिमा देखिएका नारायण गोपालले आफ्नै संगीतमा गाएका पाँच गीत स्वर्ग स्वर्गकी रानी मायाकी खानीदेखि लिएर भूब मलाई नछे जस्ता गीतपछि उनले आफ्नो एउटा गायकी पहिचान बनाए सन् उन्नाइस सय पैंसाठी मार्चमा गोपाल इन्जनसँग मित लगाएपछि उनको गायकीको अर्कै छटा देखियो र मलाई माफ गरिदिएपछि नारायण गोपालले नेपाली संगीत जगतमा पहिलो पप गायक हुने सौभाग्य पाए यद्यपि यसपछि कुमार बस्नेतले ट्विस्ट संगहरू पनि गाए र ओम विक्रम विष्ट कुमार बस्नेतले पनि रक एण्ड रोल शैलीका गीतहरू ल्याए तर नारायण गोपालले ल्याएको यो युगान्तकारी परिवर्तनलाई पछिल्लो पुस्ताका गायक विजय लामा दिपेश किशोर भट्टराईले पनि र त्यसै गरिकन सुजाता योजनसम्मले पनि यसलाई अप्नाइरहे आजको अजर अमर गीतहरूमा हामीले एउटा अत्यन्त लोकप्रिय प्रणय गीत नारायण गोपालको स्वरमा प्रस्तुत गर्यौं प्रेम गर्नेहरूले लेखेका धेरै कविताहरूमध्ये ताजमहलमाथि लेखिएको कवितामाथि पहिलो पटक भारत सरकारले प्रतिबन्ध लगायो साहिर लुधियानवीको कविता थियो त्यो एक सहनसानी ताजमहल बनाके के हम गरीबों का का उड़ाया है मजाक पैसा हुने एउटा सम्राटले सिकन्दरले आफ्नो माया देखाउन विशाल ताजमहल बनाए जमुना नदीको किनारमा के म गरीबले आफ्नो प्रेम देखाउन नपाउने र गरीबको प्रेमको पुकार थियो त्यो त्यस्तै एउटा भ्यालेन्टाइनको निम्ति र त्यसको सम्झना गरिन्छ बारम्बार जब प्रणय दिवस आउँछ र आज ती महान गजलकार मिर्जा गालिबको पनि पुण्यतिथि परेको छ फेब्रुअरीको पन्ध्र तारीक जसले संसारमा सबभन्दा बढ़ी प्रेमका गजलहरू नाजुक खयालीमा लेखे तीनै मिर्जा गालिबलाई आज सम्झना गर्न सकिन्छ आजको कार्यक्रम प्रसारण हुँदै गर्दा अमेरिकाबाट भर्खरै नेपाल आउनुभएका हाम्रा मित्र प्रमोद अमातिर लेख्नु भएको छ टुडे आई एम लिसनिङ अजर अमर गीत live I use listen online in USA before I am भनेर उहाँले लेख्नु भएको छ उहाँ आजै नेपाल आइपुग्नु भएको छ यसभन्दा अगाडि उहाँ अमेरिकामाबाट उहाँले हामीलाई प्रतिक्रिया पठाउनुहुन्थ्यो र आज यहाँ काठमाडौँ आएर सुन्दै गरेको उहाँको प्रतिक्रिया राजेश्वर उदय लेख्नुहुन्छ सायद हिजो भ्यालेन्टाइन डेको ह्याङओभर आजको अजामर गीतहरूमा प्रणय विशेष रहेको छ सुन्न र जान्न मजा नै लाग्नेछ भनेर उहाँ लेख्नु भएको छ भने अन्य धेरै मित्रहरूले ट्वीटमा हामीलाई मेन्सन गर्नुभएको छ गीतहरूका बारेमा प्रेमका गीतका कुरा गर्दा बटुकृष्ण ज्वाला र सुनिता रेग्मीले गाएको फूलमा लुकी लुकी जस्ता गीतले पनि त्यति बेलाका प्रणय दिवसहरूलाई झल्काउँथे तर तारादेवी अरूणा लामा दिलमाया खाती रानुदेवी अधिकारी नुरादेवीका गीतहरूपछि शान्ति टटालको भाषामा अर्कै स्वरले एउटा गायिका देखा परिन् त्यो अर्कै परिदृश्यमा अर्कै बान्की र छटामा देखिएकी थिइन् दावा ग्याल्मो दावा ग्याल्मोले जब बसन्त छेत्रीको संगीतमा नाटककार कवि कथाकार किरण ठकुरीको एउटा गीत गाइन् त्यो गीत तीसको दशकका युवा युवतीको निम्ति साँझमा मोमबत्ती बाल्दै टेबलमा गाउने परम्परा शुरू भएपछिको लोकप्रिय गीत मानिन्थ्यो नाटकको निम्ति लेखिएको यो गीतले नाटकबाट अलग्गै एउटा निजी रेकर्डिङमा महत्वपूर्ण स्थान पाएपछि रेड नेपालको फरमाइशको लिस्टमा दावा ग्याल्मो एक्कासी तीसको दशकपछि सर्वाधिक चर्चित गायिका भइन् यो एउटा गीतले गर्दा अँध्यारो भित्र म हराउँछु म भित्र ऊ चलचित्रका नायक नाटककार कवि कथाकार किरण ठकुरीको यो शब्दलाई दावा ग्याल्मोले पछि नाटक कालो गुलाबबाट अलग्गै आफ्नो एउटा निजी रेकर्डिङमा पनि प्रयोग गरेपछि गीत सर्वाधिक लोकप्रिय मानियो गीतकार किरण ठकुरी जो गोर्खाल्याण्ड आन्दोलनलाई लिएर उनले लेखेको नाटक अमर आत्मा त्यति बेला पश्चिम बंगालमा प्रतिबन्धित भएको थियो भने काठमाण्डुमा त्यसको सर्वाधिक सफल प्रदर्शन भएको थियो गीत कविताका कारण दार्जीलिङमा धेरै आन्दोलनहरू सफल भएका छन् त्यो चाहे अम्बर गुरूङको नौलाख तारादेखि लिएर पछिल्लो समयसम्म आउँदा धेरै कलाकारहरूले त्यो आन्दोलनलाई सघाएका छन् भर्खरै मात्र भारतको दिल्लीको मुख्यमन्त्रीमा चुनाव जितेका अरविन्द केजरीवालले पनि आफ्नो मन्तव्यका क्रममा प्रसिद्ध गीतकार प्रदीपको पैगाम फिल्मको गीत गाएर कार्यक्रममा भाषण गरे यद्यपि उनी आफै पनि टेलिभिजनको कार्यक्रममा आउँदाखेरि संसारको कुनै पनि क्रान्ति संगीत बिना सम्भव छैन भन्ने गर्थे उनी भारतको little star little Indian star कार्यक्रममा हुँदा पनि उनले यो कुरा उद्बोधन गरेका थिए र गीत संगीतलाई प्रेमले मात्र होइन गीत संगीतले क्रान्तिलाई पनि सघाइरहेको कुरा हाम्रै इतिहासमा पनि ज्वलन्त छ युद्धप्रसाद मिश्रको रक्तक्रान्तिको ज्वालामुखीमा छयालिस सालदेखि बासाठी त्रिसठीसम्म त्यतिकै उज्जवल गीत मानिन्छ प्रणय गीतका सन्दर्भमा प्रेमध्वज प्रधानको नाम छुट्यो भने सम्भवत ठूलो अन्याय हुन्छ नेपाली रंगमंचमा प्रेमध्वज प्रधानले गिटार लिएर गीत गाउन शुरू गरे अगाडिदेखि नै शान्ति ठटालको युगदेखि आएका गीतहरूको एउटा महत्वपूर्ण पाटो छ र मेची पारीबाट शान्ति ठटालहरूले ल्याएको प्रेमका गीतको लहरमा प्रेमदोज प्रधानको यताको मिसावट अलग्गै प्रणय विशेष बनेको छ तर आज शान्ति ठटालको साह्रै कम बज्ने एउटा प्रणय गीत अम्बर गुरूङको शब्द र संगीतमा पहिलो पटक बिरानीमा फुल्न जहिले तिमी बिरानीले सोछ बिरानीमा फुल्ने फुला तिमीलाई नै उज्यालोको ट्विटरमा हामीलाई मेन्सन गर्नुभएको छ जगन्नाथ मरासिनीजीले लौ ट्विटे साझा सवाल नि सकियो अब अजर अमर गीत उज्यालोमा सुन्नलाई नेपाली संगीतको इतिहास छ भनेर उहाँ लेख्नुहुन्छ मुक्ति भण्डार लेख्नुहुन्छ कार्यक्रम अजरमर मेरो गीतहरूमा आज प्रणय दिवस विशेष सुन्दैछु भनेर त्यसै गरिकन थापा राउनेस लेख्नुहुन्छ अजर अमर गीतहरू सुन्दैछु प्रणयका गीतहरूका बारेमा भनेर र हाम्रो फेसबुकमा धेरै मित्रहरूले आफ्ना प्रतिक्रियाहरू व्यक्त गर्नुभएको छ मातृका दाहाल लेख्नुहुन्छ प्रकाश दाई नमस्ते जय अजर अमर गीतहरू चारवटा एपिसोड मिस गरे आजको इच्छा चाहिँ सुन्ने अवसर जुर्यो मिल्छ भनी एकांशा म यो गीत पनि बजाइदिनु भए आभारी हुने थिए भन्नुहुन्छ राधेश्याम धिताल लेख्नुहुन्छ यो दुखान्त कुरा छ उहाँको खस्यौली एफएम गायब छ सर डाउनलोड बाहेक अप्सन रहेन भनेर लेख्नु भएको छ र हामीलाई त्यसै गरिकन हाम्रो फेसबुकमा अमेरिका डलासबाट प्रसाई बाबुले पनि लेख्नुभएको छ भने अमेरिकाबाटै शर्मिला शर्माले पनि आजका गीतका चोइसहरू राम्रो लाग्यो भनेर लेख्नुभएको छ अमृत थापा नवीन रिमाल राधेश्याम धिताल रविना साकी देवेन्द्र कुमार राई थुप्रै मित्रहरूले आजको प्रणय दिवसका गीतहरूको चयनका बारेमा समर्थन जाहेर गर्नुभएको छ अमर गुरूङको शब्द र संगीतमा शान्ति ठालको यो गीतसँगै एउटा फरक किसिमको विचार राखेका छन् प्रेमी प्रेमिकाले तर प्रेमदोज प्रधानको गायनको युग शुरू हुँदा दुई हजार नौ सालपछिको युगमा नेपाली रंगमंचमा पहिलोपटक गिटार लिएर मंचमा उत्रिएका गायक प्रेमध्वज प्रधानलाई हेर्ने देख्ने उनका दर्शक श्रोताहरू र त्यसबाहेक एसियाको ठूलो फिल्म उद्योग बलिउडमा प्रेमध्वज प्रधानले गएर फिल्मफेयर एवार्ड नाइटमा गाएका गीतहरू सुन्नेहरू भन्ने गर्छन् प्रेमध्वज प्रधानको गायनको उन्मादमा ती प्रणय गीतहरू यति अचाकले आकाशीय जसले गर्दा प्रेमध्वज प्रधानलाई त्यति बेला साँच्चा नै मखमली आवाजका धनी भनेर परिचय दिइयो र यो त्यति बेलाको एउटा निशानी हो रत्नमानको संगीतमा प्रेमदोष प्रधानकै संगीतमा यो गीत तारा मात्रै होइन तिमीलाई जुनै दाइजो माग तिमी तिमीलाई मेरो जिन्दगी नै तारा मात्रै होइन तिमीलाई दुनै दाइ जुटी माग तिमी पाउला तिमीले पाउ टेक्ने ठाउँमा सेतुका छो पछाडि डुला तिमीले सा फेर्ने ठाउँमा सुबासले भरि डुला तारा मात्रै होइन तिमीलाई जुनै जुदी डुला तिमीलाई मेरो जिन्दगी नै र बगाउला सुकुमारी तिम्रा उठुटे ओठुमा सङ्गलुला तिमीलाई मेरै न्यानो न्यानो अगलोमा मगलो मेरो जिन्दगी नै तारा मात्र होइन तिमीलाई जुन दाइजो दिइयोला धेरै तारा नाम भएका ती महिलाहरूको निम्ति त्यो गीत त्यति बेला कति गर्वशाली थियो होला जो साँच्चै नै प्रेमदोज प्रधानको यो आवाजमा आफ्नो नामको सम्बोधन सुन्थे प्रेमदोज प्रधानले रोमान्टिक गीतमा र विशेष गरेर प्रणय विशेषका गीतमा ऐना नभए आफ्नो अनुहार जस्ता गीतहरू वा माइती घरको नमान लाज यसरी यस्ता धेरै गीतका कारण आफूलाई स्थापित गरेका छन् उनको शैलीलाई पछ्याउँदै पछि दीप श्रेष्ठ प्रकाश श्रेष्ठ दीपक खरेलहरूले पनि प्रेमका धेरै उच्च आकर्षण भएका गीतहरू गाए आजको श्रृंखलामा दीपक खरेलको तिम्रो त्यो हँसिलो मुहारलाई पनि हामी सम्झिन सक्छौं तीसको दशकमा एउटा मानक बनेको गीत नवीन रिमाल लेख्नुहुन्छ प्रशंसा गर्ने शब्द नै छैन नतमस्तक छु यो कार्यक्रम र तपाईँहरूको मेहनतको लागि मध्यम जस्तै लाग्दैछ आज यो कार्यक्रम मेरो लागि मलम जस्तै लाग्दैछ आज यो कार्यक्रम मेरो लागि भनेर कालो पुलबाट नवीन रिमाल कृष्ण केसी लेख्नुहुन्छ आज पनि बीस मिनट जति छुट्यो अब डाउनलोड गरेर सुन्नेछु अझ र मर गीत कार्यक्रम सुन्न पाउँदा दिउँसोभरिको थकान मेटिन्छ भनेर लेख्नु भएको छ केसी अभिशान्तले पनि जब शुक्ला खोला किनार नरहला अनि मर्ला माया संसार नरहला एउटै तिर्खा एकै तिमी र म पनि बेग्ला बेग्ले अब इनार नरला उहाँले आफ्नो काव्यात्मक अभिवादन टक्राउनु भएको छ भने हाम्रा प्रसिद्ध लोक गायक विमल डाङ्गीले अमेरिकाबाट लेख्नु भएको छ थ्याङ्क यू प्रकाश दाई हिजो हामीले प्रणय दिवसका दिन हाम्रा नेपाली गीत संगीतको एउटा प्रोग्राम गरेका थियौं यसमा सपनाश्री नरेन्द्र प्यासी एम बराल जगदीश समाल अञ्जना गुरूङ विमल डाङ्गी शम्भु शेर्पा सुमन बुढामगर जस्ता धेरै कलाकारबाट गीत प्रस्तुत भएको थियो भनेर उहाँले विमल डाङ्गीले जानकारी दिनुभएको छ आजको यो कार्यक्रमको सफलताको कामना गर्नुभएको छ महाराजगंजबाट बद्रीकृष्ण मानन्द तारा मानन्द त्यसै गरिकन गजलकार डाक्टर सनत कुमार बस्ती र खोकना चल्ती फाँटबाट उत्तम राईले अब कार्यक्रममा अर्को गीत राख्न चाहन्छु यो गीतमा हाम्रो आफ्नो नेपाली प्रेमीहरूको अभिव्यक्तिलाई स्पष्ट रूपमा राखेका छन् यी कलाकारले कसलाई कसलाई खोजे लाग्छ समादरणीय संगीतकार गीतकार शरण प्रधानको शब्द र संगीतमा अरूणा लामाका साथमा आजका चर्चित संगीतकार मणिकमल छेत्री यो गीतसँगै आजको अजर अमर गीतहरूको प्रणय विशेषबाट विदा लिनेछौ भोलि सवा नौ बजे नेपाली संगीत जगतका चर्चित गीतकार जो सबभन्दा बढ़ी दुःख सन्ताप र पीड़ामा बाँच्नुभयो विवादास्पद गीतकार सम्माननीय गीतकार हरिवत कटवाल विशेष लिएर उपस्थित हुनेछौ प्राविधिक मित्र सशिन्द्र गौतम र यो प्रस्तुत प्रकाश हामीलाई बिदा दिनुहोस् विचा कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज